गाउँमा एकजना मामा मामा भनेर बोलाउनेको भाइको बिहेमा गएको थिएँ निकै रमाइलो थियो अनि जाडो पनि निकै थियो झन्डै हल्का मदिरा सेवन गरेर नगएको भए त खत्तम हुने रहेछ जाडोले बिहे घरमा पुग्दा मादल र ठिट्टा तरुनीहरूको दोहोरी भाकामा मायाप्रीतिको गीत चल्दै रहेछ हामी दुईजना गएका थियौँ दुवैजना केटीहरूको बिचमा गएर ताली बजाउँदै उनीहरूको दोहोरीमा साथ दिँदै हल्का स्वर स्वर मिलाउँदै केटीहरूको माझमा गएर बस्यौँ निकै रमाइलो भएको थियो नाच्नेहरू स्यास्या हुँदै पनि अविरल नाति नै रहेका थिए सायद रक्सीको नसाले जोस दिएको हुनसक्छ केही छिनमा मैले थाहा पाएँ कि कुनै एउटा मतमस्त जवानीले कि पर्फ्युमको तिखो बास्ना मगमग बसाउँदै निकै प्यासी नजर चारैतिर फैलाउँदै ठिक मेरो पछाडि आएर बसिन् अब भने मलाई पनि कता कता मनमा कौबुती लागे जस्तो भयो कसरी यो आइमाईको समीप टाँसिन पुगौँ कसरी उनीसँग बोलौँ तर मेरो मनको सबै कुरा भगवान्ले सुनेछन् क्यारे त्यो आएमै नै मसँग बोल्न पुगिन् पहिलो प्रश्न थियो अरे रमेश तिमी कति बेला आएको नि म एकछिन त जिल्लो परेँ अनि पछाडि फर्केर हेरेको त जुन मुखले मामा भनेर बोलाउने गर्दथे उहाँकै बुढी पो रहेछ उहाँकै देवरको बिहे हुँदै थियो त्यहाँ तर आज मैले अर्कै देख्दै थिएँ ती मुख्यौली माइचुलाई सायद मेरो मनमा उहाँप्रति अर्कै भाव पलाएर हुनसक्छ सायद मैले पहिले हेर्ने नजर र अहिले हेर्ने नजरले अहिले जुन नजरले हेर्दै थिएँ त्यसमा भिन्नता भएर सक्छ कस्तो माइजू पनि मसँग टाँसिन आउनुभएको दुई बच्चाकी आमा भएर पनि उहाँको त्यो बुबुको तिखो बना भने कायम नै रहेछ मलाई मेरो ढाडमा घुचे जस्तो भयो अनि किन किन मेरो सानो यन्त्र बढ्दै बढ्दै झुरमुराउन थाल्यो सायद त्यो माइजीको पनि धेरैताको बाँध टुटिसक्यो अरे आउन सलौडौँ भन्न तान्नुभयो अनि गाउँघरको ठाउँ उज्यालो बत्ती पनि थिएन तर पनि चन्द्रमाको प्रकाशले सहरिया ट्युबलाइटलाई च्यालेन्ज गरेको थियो फेरि पनि हामी घरको पिँढीमा भएको हुनाले प्रकाशदेखि ओझलमा नै थियौँ सलभित्र नै मुख्यौली माइजूले आफ्नो हात मेरो रन्किरहेको त्यो ठाउँमा खेलाउन थाल्नुभयो अब भने मलाई खपिन सक्नुभयो उहाँले त मेरो त्यो यन्त्रलाई भाँचुला चाहिँ गरी निकै बटार्नुभयो त उफ त्यति मात्र कहाँ हो र यन्त्रमाथिको मेरो चारकोसे झाडी पनि पुरै उखाल्ने मुडमा थिइन् के गरौँ के गरौँ भयो उहाँको हिमचोली बुबु मैले ब्लाउजभित्र हात छिराएर बुबुको मुन्टो मजाले खेलाउन थालेँ कस्तो अचम्म उहाँले मेरो हात समातेर आफ्नो गहिरो त्यो कुवामा पो छिराइदिनु भयो झन् त्यो कुवाको तातो तातो पानी अनि पानीको बाफले मैले त अनियन्त्रित भएको महसुस गरेँ सो एकैछिनै माइजू भनेर उठ्नु कर लाग्यो मलाई उहाँले कहाँ जाने भन्न नसोधेको पनि होइन मलाई सुसु गरेर आउँछु भनेको सायद मेरो मनको कुरा बुझ्नुभएछ कि क्या हो मुसुक्क हाँस्नुभयो म त्यहाँबाट उठेर सरासर बिहेको पान्छातिर लागेँ पान्छातिर लामो लामो कदम बढाउन थालेँ त्यहाँ गएको उहाँकै श्रीमान जसलाई म मुखले मामा साइनो गरेर बोलाउँथेँ उहाँहरू मजाले गीत गाउँदै सुँगुरको मासु सुँगुरको मासुसँग रक्सी पो नै ठाडो घाँटी लगाउँदै रहेछन् मलाई देख्न साथ आफूहरूको साथ बोलाएर पिउने आग्रह गर्न थालेँ पिउनमा म पनि कहाँ कम थिएँ र र मजाले पिउन थालेँ अनि ठने ममा कामाग्नी बढेको पाएँ त्यहाँबाट पनि बिदा लिएर म फेरि सुसु जाने भनेर पछाडि अँध्याएर कुनातिर लागेँ अनि सुसुसँगै मैले आफैले खेलाएर आफ्नो बिर्य स्खलन गरेँ अब भने अलिक हल्का भएको भान भयो मलाई फेरि म सरासर उही माइजु भएको ठाउँमा गएँ र फेरि त्यही प्रक्रिया दोहोऱ्याउँदै बसेँ रात निकै छिप्पिसकेको थियो सबै सुत्ने तर्खरमा थिएँ त्यही पिँढीमा सुत्ने चाजोबाजो मिलाउँदै थिए कोही भने कोही खोपीमा र कोही बिहे घरभित्र छिर्दै थिए अब भने मैले माइजूलाई भने हामी कहाँ सुत्ने सबै त सुत्न थालिसके माइजूले मुसुक्क हाँते त्यहाँ सुत्न जाने नि भनेर सायद गाई भैँसी बाँध्ने कोट थियो त्यतातिर इसारा गर्नुभयो मैले पनि हुन्छ भने र टाउको हल्लाएर एकैछिनै भनेर उहाँ बिहे घरभित्र छिर्नुभयो अनि उहाँ बाहिर आउँदा हातमा एउटा सिरानी र ब्ल्याङ्केट लिएर आउनुभयो अनि मलाई एउटा टर्च लाइट दिएर जाँदै गर्नु भन्ने सङ्केत दिएर फेरि भित्र पस्नुभयो अनि म सरासर त्यो गोठमा गएँ त्यहाँ गाई भैँसी त केही थिएनन् तर कुनामा टन्ने पराल राखिएको रहेछ त्यही परालमा त सुत्ने होला नि भन्ने लाग्यो अनि गएर सिरानी हाली ब्ल्याङ्केट ओढेर सुतेँ निकै बेर प्रतीक्षा गरेँ मैले त्यो माइजूको तर आउनु भएन मलाई लाग्यो आज जे भयो सायद त्यतिमा नै सीमित होला आज मैले माइजूको त्यो गहिरो गुवामा डुबेल्की मार्ने रहर केवल रहरमा सीमित रहेर निधाउने प्रयासमा लागे त्यस्तै डेढ घन्टापछि उहाँ आउनुभयो र निकै हतारमा देखिनुहुन्थ्यो आउनसाथ मलाई आफ्नो माथि तान्नुभयो आफ्नो साडी माथि फर्काइहाल्नुभयो भित्रको टु लगाउनु भएको थिएन सो छिटो छिटो गर भनेर मेरो प्यान्ट खोलिदिनु भयो मैले पनि उहाँको कुरा मानेर सिधा मेरो त्यो रन्किएको यन्त्र छिराइहालेँ अनि म त मजाले उफ्रिन थालेँ माइजूले आफ्नो दुवै खुट्टाले मलाई च्यापेर तलबाट पनि निकै उफ्रिनु भयो चन्द्रमाको मधुर प्रकाशमा उहाँको सेतो साप्रा मुसार्दै मैले उफ्रिनुसम्म उफ्रिएँ निकै बेरसम्म युद्ध जारी रह्यो किनकि मैले एक त पहिले हस्तमैथुन गरेर नै फालिसकेको थिएँ सायद त्यसैले होला माइजू र मेरो भिडन्त निकै बेरसम्म चल्यो त्यसै क्रममा माइजूले मेरो ओठ निकै मजाले टोकी पनि दिनुभएको थियो तर मलाई दुखेको थिएन केही छिनको हाम्रो यो हाम्रो महासङ्ग्राम स्थिर बन्न पुग्यो जब मेरो पहाड छेड्ने जस्तो गरी निस्किएको त्यो बेगदार वीर्यले माइतीको त्यो गहिरो कुवा भरिने गरी निस्किन थालेको थियो त्यति बेला मैले प्रष्ट देखेको थिएँ माइजू हल्का लदाएर दुनियाँसँग बेखबर मेरो यन्त्रबाट निस्केको बिरियालाई आफ्नो गहिरो गुवामा धेरै गहिराइसम्म पुर्याउने कोसिसमा आफ्नो कम्मर मुनिको भागलाई हल्का दायाँ बायाँ हल्लाउँदै थिइन् एकछिनको त्यो क्रियाकलापपछि उहाँ उठेर आफ्नो साडी र ब्लाउज मिलाएर पहिलोको स्थितिमा आउनुभयो अनि जान्छु भनेर इसारा दिएर माथि लाग्नुभयो